प्रमुखहरूले आफ्नो क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी गराएपछि गृह मन्त्रालयले तयार गरिएको सुरक्षा योजनाको विषयमा छलफल हुनेछ चुनावको विरोध गरिरहेका दलहरू र तराईका सशस्त्र समूहलाई नियन्त्रणमा लिने दुईवटा फरक रणनीतिमा सुरक्षा व्यवस्था मिलाउने तयारी भइरहेको छ प्रवक्ता कोइरालाका अनुसार सुरक्षा अधिकारीहरूसँगको छलफलपछि चुनाव केन्द्रित एकीकृत सुरक्षा योजनालाई सरकारले अन्तिम रूप दिनेछ छ नेकपा एमाले रिक्त रहेको केन्द्रीय सदस्यहरूको मनोनयनका विषयमा आज छलफल गर्दैछ छलफलका क्रममा विवाद भएपछि स्थगित भएको केन्द्रीय समिति अन्यलमा रहेपछि आज केन्द्रीय सचिवालयको बैठकपछि केन्द्रीय सदस्यको मनोनयन जिम्मेवारी विभाजन र चुनाव अभियानका विषयमा छलफल हुनेछ पार्टी कार्यालय बल्कुमा बस्ने बैठकमा पार्टी आन्तरिक विषयसहित संविधान सभा चुनाव र पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा पनि छलफल हुने सचिव युवराज गेवालीले जानकारी दिनुभयो उहाँले केन्द्रीय कमिटिमा अध्यक्ष प्रतिवेदनमाथि भएको उहाँको सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताउनुभयो एमाले चुनावी घोषणा पत्रमा तयार गर्ने क्रममा रहेकाले त्यसमा छलफल बढ़ी केन्द्रित हुने गेवालीले बताउनुभयो एमाले चुनावी घोषणा पत्रसहित उम्मेद्वार छनौट लगायतका विषयमा छलफल गर्न अध्यक्ष झरनाथ खनालको संयोजकत्वमा समिति बनाएको छ चुनावमा देशव्यापी अभियान चलाउने नीति अनुसार शुरू भएको नेपाली कंग्रेसको तीन दिने प्रशिक्षक प्रशिक्षण आज सकिँदैछ कंग्रेसको केन्द्रीय समिति नीति तथा प्रशिक्षण प्रतिष्ठानले अस्तिदेखि शुरू गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सकिने कंग्रेसले जनाएको छ आज प्रशिक्षण सकिएपछि यसै हप्ता प्रशिक्षकहरूलाई जिम्मा जिल्ला जिल्लामा पठाइने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो पचहत्तर जिल्लाका दुई सय चालिस निर्वाचन क्षेत्रमा जनतालाई पार्टीको नीति तथा कार्यक्रमको बारेमा सुसूचित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरेको कंग्रेसले जनाएको छ प्रशिक्षणमा समसामयिक राजनैतिक सवालहरूमा नेपाली कंग्रेसको दृष्टिकोण कंग्रेस र अरू दलहरूबीचको भिन्नता तथा भावी निर्वाचनको तयारी र नयाँ संविधानको विषयवस्तुबारे पनि छलफल भइरहेको छ प्रशिक्षकको प्रशिक्षण सकेपछि तीन सय जना प्रशिक्षक गाउँ गाउँमा खटिनेछन् आज जुलाई उनातिस तारिक अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरू भइरहेका छन् बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्नको लागि यो दिवस मनाउने गरिन्छ यसै अवसरमा आज दिउँसो तीन बजे राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हुने विशेष कार्यक्रममा नेपालमा बाघको नयाँ तथ्याङ्क सार्वजनिक गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मेघ बहादुर पाण्डेले जानकारी दिनुभयो सन् दुई हजार आठको गणना अनुसार नेपालमा बाघको संख्या एक थियो प्रत्येक चार वर्षमा बाघ गणना गर्ने कार्यक्रम कार्यक्रम अनुसार केही समय अघि गणना गरिएको बाघको संख्या आज सार्वजनिक गर्न लागि हो यसअघि आज राष्ट्रिय बाघ संरक्षण सम्बन्ध समितिका अध्यक्ष मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीलाई यसबारे जानकारी गराउने कार्यक्रम छ नेपाल सरकारले सन् दुई हजार बाइससम्म बाघको संख्या दोबर बनाउने लक्ष्यको साथ दुई हजार नौदेखि यो अभियानको रूपमा अगाडि ल्याएको हो विशेष गरेर बाघ पाइने विश्वका तेह्र देशमा यो अभियान चलिरहेको छ बाघ संरक्षणमा सरकार विश्व बैंक र साझेदार निकायहरूले काम गरिएको भए पनि यसको संरक्षणमा प्रमुख तीनवटा चुनौती रहेको विश्व वनजन्तु कोषका संरक्षण कार्यक्रम निर्देशक घनश्याम गुरूङले जानकारी दिनुभएको छ बाघको वासस्थान अतिक्रमण चोरी शिकार र बाघको आहारा लगायत मुख्य तीनवटा समस्या छन् नलप्रासीको दलदले बुलिङटार सड़क खण्ड अन्तर्गत बोझा पोखरीमा आइतबार राति जीप पल्टदा दुईजनाको घटनास्थलमा नै ज्यान गएको छ भने चारजना घाइते भएका छन् बुलिङ बुलिङटारका लागि हिँडेको बा दुई छ तीन नौ नम्बरको जीप सड़कबाट तीन सय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 चरित्र अभिनेता जगदीशको निधन भएको हो सन् उन्नाइस सय अठाइसमा पाकिस्तानमा जन्मिएका जगदीश राजले ख्यातिप्राप्त बलिउड स्टार अमिताभ बच्चन र देवानन्दसँग पनि काम गर्नुभएको थियो उहाँले अभिनय गरेका हम दोनो काला बजार जाने मेरा नाम ड्रिम गर्ल दिवार लगायत चलचित्र चर्चित छन् एक सय चौवालिसवटा फिल्ममा प्रहरी निरीक्षकको भूमिका निभाएर जगदीश राजले गिनेस वर्ल्ड रेकर्डमा नाम लेखाउनु भएको थियो खेल समाचार वेस्ट इन्डिज विरुद्धको दोस्रो ट्वेन्टी ट्वेन्टी क्रिकेट पनि पाकिस्तानले जितेको छ आज बिहान घरेलु टोली वेस्ट इन्डिजलाई एघार रनले हराउँदै दुई खेलको ट्वेन्टी ट्वेन्टी श्रृङ्खला पाकिस्तानले दुई शून्यले जितेको हो टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले सात विकेटको क्षतिमा एक रन बनायो पाकिस्तानका लागि उमर अकमलले नटाउड छयालिस र अहमद शेजादले चौवालिस रनको योगदान दिए एक सय छत्तीस रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको वेस्ट इन्डिज नौ विकेटको क्षतिमा एक सय चौबिस रनमा समेटियो पाकिस्तानको लागि सोहेल तनवीर जुल्फिकर बाबर र सईद अजमलले दुई दुई र मोहम्मद हाफिज र साहिद अफ्रिदीले एक एक विकेट लिए यसअघि भएको पाँच म्याचको श्रृङ्खला पनि पाकिस्तानले तीन एकले जितेको थियो निर्वाचन सुरक्षा रणनीतिका विषयमा छलफल गर्न सरकारद्वारा सुरक्षा प्रमुखहरूको भेला आह्वान नेकपा एमाले रिक्त रहेको केन्द्रीय सदस्यहरूको मनोनयनका विषयमा आज छलफल गर्ने चुनावमा देशव्यापी अभियान चलाउने नीति अनुसार शुरू भएको नेपाली कंग्रेसको तीन दिने प्रशिक्षणको प्रशिक्षण आज सकिँदै आज जुलाई उनातिस तारीक अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै बलिउडमा धेरैजसो प्रहरी निरीक्षकको भूमिका निर्वाह गर्ने भारतीय कलाकार जगदीश राजको निधन र वेस्ट इन्डिज विरूद्धको दोस्रो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पनि पाकिस्तानको जित हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार